लक्ष्य था निश्चित गन्तव्य आत्माहरूलाई शून्य राख्नु रेडियो अभिजनमा मदन को साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँको आफ्नै कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौँ आज पनि प्रविधि संयोजनमा अच्युत सुवेदीजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार विदेशी मित्रहरू सोध्छन् तिम्रो देशको के हालचाल छ विदेशी मित्रहरू सोध्छन् तिम्रो देशको के हालचाल छ जवाफमा म कसरी भनौँ मेरो देशमा अहिले बवाल छ त्यसैले मैले यति भने गरेको छु मित्रलाई मेरो देशमा संसारकै अग्लो हिमाल छ मेरो देशमा संसारकै अग्लो हिमाल छ अनि हाम्रो देशमा संसारकै अग्लो हिमाल छ सगरमाथा छ हिमाल नझुकेसम्म यो शिर कहिले झुक्ने छैन कसैसँग झुक्ने छैन वरिष्ठ मुक्तकार केशव आचार्यजीका यिनै मुक्तकरबसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु झापाली माटोमा नेपाली मुक्तकलाई बेहुली चाहिँ श्रृङ्गारेर केशव आचार्यले दुई हजार सडतिस सालमा मुक्तक सङ्ग्रह आचार विचारमा ल्याउनुभयो झापामा मुक्तकको माहौल तताउनुभयो श्रोता आजको कार्यक्रम मुक्तकमाला विशेष रहनेछ मैले पहिले पनि भनेको थिएँ नि तपाईँलाई सूचना छोडेको थिएँ नि रेडियोमा छोडेको थिएँ फेसबुकमा छोडेको थिएँ मङ्सिर बाह्र गते शनिबार झापाको बिर्तामोडको मुक्तिचोक उत्तर भेटघाट चौतारीको हलमा खुला मुक्तक वाचन कार्यक्रम हुँदैछ भनेर आज त्यही बोलिएका मुक्तकरबहरू हामी सुन्नेछौँ रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्स कार्यक्रम मुक्तक माला र झापाली साहित्य समाजको संयुक्त आयोजनामा भएको खुला मुक्तक वाचन कार्यक्रम मङ्सिर बाह्र गते शनिबार दिउँसो केही ढिला गरेर बाह्र बजे सुरु भयो झापामा पहिलोपटक खुला मुक्तक वाचन कार्यक्रम आयोजना गरियो जसको सभापतिमा हरिवरालसी हुनुहुन्थ्यो जो झापाली साहित्य समाजको अध्यक्ष हुनुहुन्छ प्रमुख अतिथिमा साहित्यकार आशामुक्तकार नै प्रिय लागिरहेको छ केशवाचार्यजी हुनुहुन्थ्यो विशेष अतिथिमा समालोचक कवि मुनाराज शेर्माजी हुनुहुन्थ्यो त्यस्तै कार्यक्रममा कवयित्री लीला अनुमोल रेडियोभिजनका कार्यक्रम निर्देशक वरिष्ठ पत्रकार माता स्पेस स्पेसलिङ टेलिभिजनका व्यवस्थापक एम विमलीजी आँगन एफएमबाट निश्चल आचार्यजी साहित्यकार देवीचरण भण्डारीजी खिलप्रसाद शिवाकोटीजी लता खरेलजी लगायत अन्य धेरै साहित्यिक मनहरूको बाक्लो उपस्थिति हलमा देखिन्थ्यो कार्यक्रममा स्वागत मन्तव्य मनिरा सिटौलाजीले राख्नुभएको थियो भने कार्यक्रममाथि प्रकाश विकास शिवाजीले पार्नुभएको थियो त्यस्तै कार्यक्रम मुक्तकमाला सञ्चालन भएदेखि अहिलेसम्म आइपरेका समस्या उपलब्धिको बारेमा कार्यक्रम निर्देशक माधव विद्रोहीजीले व्यापक रूपमा आफ्नो विचार राख्नुभएको थियो श्रोता खुला मुक्तक वाचन कार्यक्रममा वाचन गरिएका मुक्तक केही समयपछि हामी सुन्नेछौँ अहिलेलाई भने रेडियोभिजनको उत्पादन गायक प्रमोद खरेलजी र जुना परसाईजीको आवाजमा रहेको एउटा गीत रमेश चन्द्र अधिकारीजीले यस गीतलाई भएको हो प्रमोद खरेलजीको नै सङ्गीतमा रहेको एउटा गीत तपाईँहरू समक्ष म राख्दैछु आउनुहोस् एकैछिन तपाईँलाई म झापा घुमाउँछु पूर्वैको राम्रो झापा छ हाम्रो घुम्न पूर्वैको हाम्रो घुम्न भाषा भेष मौलिक पहिचान मिठो गीत कार्यक्रम मुक्तकमालामा तपाईँहरू समक्ष मैले पस्केँ रेडियो भिजनको उत्पादन तपाईँहरू समक्ष राखेँ श्रोता अब भने म तपाईँलाई सोझै लिएर जाँदैछु झापा बिर्तामोडको मुक्तिचोक सय मिटर उत्तर पश्चिम बेडघाट चौतारीको हलमा जुन कार्यक्रममा एकजना मुक्तकारले बढीमा पाँचवटा मुक्तक राख्नुभएको थियो आउनुहोस् जाउँ त्यतै मुक्तकको आनन्द लिन आजको यस कार्यक्रममा मुक्तक सुनाउनकै लागि भनेर चन्द्रगढीबाट आफू अस्वस्थ रहँदा रहँदै पनि आउनुभएको छ देवीचरण भण्डारीजी कार्यक्रम मुक्तक मालालाई पनि सम्झँदै गर्नुहुन्छ उहाँको मुक्तक मैले कार्यक्रममा पनि वाचन गरेको छु देवीचरण भण्डारीजीलाई मुक्तक वाचनको निम्ति माइक्रोफोन रहेछ धन्यवाद मदनजी मैले सिधै मुक्त वाचन गर्न अनुमति चाहे देश दुख्दा देशभक्ति छोरो दुख्नुपर्छ देश दुख्दा देशभक्ति छोरो दुख्नुपर्छ उम्लिएर तातो रगत नसा फुट्नुपर्छ पराईको गिद्धे नजर सिमानामा रोकी पराईको गिद्धे नजर सिमानामा रोकी साँध लगाई खुकुरीमा अब जुट्नुपर्छ साँध लगाई खुकुरीमा अब जुट्नुपर्छ स्वाभिमानको सगरमाथाबाट झर्नु छैन मलाई स्वाभिमानको सगरमाथाबाट झर्नु छैन मलाई पराधीन भई दासताको मृत्यु मर्नु छैन मलाई हिरा मोती सुन चाँदीको थुप्रै दिन्छु भने पनि हिरा मोती सुन चाँदीको थुप्रै दिन्छु भने पनि निष्ठा बेची अस्तित्वको नरक झर्नु छैन मलाई निष्ठा बेची अस्तित्वको नरक झर्नु छैन मलाई मधेसको घाउ बल्झी दुखेको छ देश अचेल मधेसको घाउ बल्जी दुखेको छ देश अचेल पराईको नजर लाग्दा सुकेको छ देश अचेल छिमेकीको हस्तक्षेप बढेपछि अनायसै छिमेकीको हस्तक्षेप बढेपछि अनायसै राष्ट्रभक्ति भावनाले जुटेको छ देश अचेल राष्ट्रभक्ति भावनाले जुटेको छ देश अचेल अन्तिम चारवटा भइसक्यो जस्तो लाग्यो मलाई समयको भट्टीभित्र गालिएको मान्छे म समयको भट्टीभित्र गालिएको मान्छे हुम समस्याको थुप्रोबाट चालिएको मान्छे हुँ म मेरो मौनताको अर्थ मेरो मौनताको अर्थ नठानियोस् कमजोरी हो आफ्नै खुन पसिनाले पालिएको मान्छे हुँ म आफ्नै खुन पसिनाले पालिएको मान्छे हुँ म धन्यवाद नेपाली साहित्यको चटनी चुस्किलो विधा रसिलो विधा गुलियो विधा मुक्तक विधा अनि त्यस्तै मिठा मुक्तक लेख्नुहुने आदरणीय देवीचरण भण्डारीजीले हामी समक्ष मुक्तक वाचन गरिसक्नु भएको छ हामीले झापाली साहित्यमा साहित्यको कुरा गर्दा नेपाली कविताको कुरा गर्दा लीला अनमोलको नाम निकै अगाडि आउँछ नेपाली मुक्तकमा पनि उहाँको कलम चम्कन चम्केको छ तिखारीको कलम निखारिएको कलम लीला दिदीको कलम हामीसँगै रेडियो भिजनमा उहाँ कार्यक्रम पनि चलाउनुहुन्छ अबको क्रममा लीला अनमोलजीलाई आफ्ना मुक्तहरहरू वाचनको निमित्त यहाँ बोलाउन चाहन्छु धन्यवाद मदन भाइ आज खुसी पनि लागिरहेको छ रेडियोभिजन हामी स्वयं उपस्थित भएको जस्तो आभास पनि भयो रेडियोमै बसेर कार्यक्रम सञ्चालन गरिरहेको जस्तो पनि लाग्यो <laughs> माधव दाई सँगै हुनुहुन्छ अच्युत पनि यहीँ मदन भाइ यहीँ हरि भाइ यहीँ म आफू पनि यहीँ सबैजना हामी रेडियोभिजनको कार्यालयमै छौँ जस्तो पनि लागेको छ फेरि त्यसमा पनि भेटघाट चौतारी भनेको चाहिँ हाम्रो घर जस्तो पनि लाग्छ हामीलाई र हाम्रो एउटा परिवार पनि हो यो जस्तो लाग्छ आज मुक्तकमाला कार्यक्रमलाई यसरी मुक्तकमय बनाउने प्रयत्न गर्नुभएको छ झापाली साहित्य समाज जोहरी भाइ अनि विकास भाइ पर्वत सँगसँगै मदन भाइ यहाँहरूको यो सुन्दर साथ आजको कार्यक्रमलाई रहेको छ आज रेडियो भिजनले नै यसरी मुक्तक माला कार्यक्रम यसरी बाहिरी रूपमा स्रष्टाहरूलाई जम्मा गरेर जुन कार्यक्रम गर्ने जमर्को गरेको छ हामी रेडियो भिजनमै साहित्य कार्यक्रम सञ्चालन गर्छौँ र रेडियो भिजनकै कार्यक्रम भएकोले दावी पनि गर्छु मेरो कार्यक्रम भनेर है र यो कार्यक्रममा मुक्तक पढ्न पाउँदा खुसी पनि लागेको छ मुक्तकहरू यस प्रकारका छन् तिमी फुल भए म पात बनुला तिमी फुल भए म पात बनुला तिमी दिन भए म रात बनुला तिमी फूल भए म पात बनुला तिमी दिन भए म रात बनुला जिन्दगी हाँसो अनि खुसी पनि त हो तिमी मदिरा भए म मात बनुला त्यसै गरी अर्को मुक्तक उसको निम्ति मैन बनी सल्किनुको मजा बेग्लै उसको निम्ति मैन बनी सल्किनुको मजा बेग्लै लजाउँदै उनकै काखमा ढल्किनुको मजा बेग्लै मायामा तनाव पीड़ा छटपटिनी हुँदो रहेछ मायामा तनाव पीडा छटपटी नै हुँदो रहेछ उनको याद आँखाबाट छल्किनुको मजा बेग्लै अर्को एउटा चकचक गर्छु भन्छ त्यो एउटा मान्छे एउटा चकचक गर्छु भन्छ त्यो एउटा मान्छे तिम्रै भर पर्छु भन्छ त्यो एउटा मान्छे आफू पिउँछ हार जति जित मलाई रे आफू पिउँछ हार जति जित मलाई रे प्रेममै बरु मर्छु भन्छ त्यो एउटा मान्छे अर्को प्रेममा सधैँ मुनामदन हुनुपर्छ भन्यौ प्रेममा सधैँ मुनामदन हुनुपर्छ भन्यौ पीड़ाहरू बिर्सी खुसी हुनुपर्छ भन्यौ रमाउँदै उसैलाई सुम्पे जिन्दगानी रमाउँदै उसैलाई सुम्पे जिन्दगानी भोलिपल्टै अब सधैँ रुनुपर्छ भन्यौ अन्तिम मुक्तक एकातिर बोलाउँदा अर्कातिर भाग्छौ किन एकातिर बोलाउँदा अर्कातिर भाग्छ किन माया मात्र दिदा हुन्न ज्यानै समेत माग्छ किन हेर्दा नेप्टे देख्छु मोरो सताउँछ मात्र सधैँ हेर्दा नेप्टे देख्छु मोरो सताउँछ मात्र सधैँ रिसाउँदा सताउँदा उसकै माया लाग्छ किन धन्यवाद मुक्तकमा पक्कै पनि श्रोताको मनमुटु मस्तिष्क प्रभावित पार्ने अद्भुत क्षमता लुकेको हुन्छ कार्यक्रम मुक्तक मालामा छौँ हामी झापाली साहित्य समाजको यो विशेष कार्यक्रममा छौँ आजको यो अवसयमा हामी मुक्तक सुनिरहेका छौँ यसै क्रममा आफ्ना मुक्त हरफहरू वाचन गरिदिनु हुनको लागि म मनिता सेटोलाजीलाई हार्दिक अनुरोध गर्दछु फुल बनोस् चट्टान पनि हाम्रो मायाको अगाडि फुल बनोस् चट्टान पनि हाम्रो मायाको अगाडि टक्क रुकोस् तुफान पनि हाम्रो मायाको अगाडि हामी दुई एक हामी दुई एक हुँदा यतिसम्म शक्ति मिलोस् शिर झुकाओस् भगवान पनि हाम्रो मायाको अगाडि फुल बनोस् चट्टान पनि हाम्रो मायाको अगाडि अर्को मुक्तक आफ्नो अधिकार मागेको हो भिख मागेको छैन आफ्नो अधिकार मागेको हो भिख मागेको छैन तलाई देखेर यो गोर्खाली कहिल्यै भागेको छैन हिजो जुन खुकुरीले हिजो जुन खुकुरीले तलाई स्वतन्त्र बनायौँ बुझिराख त्यही खुकुरी अझै दाममा छ खिया लागेको छैन आफ्नो अधिकार मागेको हो भिख मागेको छैन भित्र जालझेल बाहिर चिप्ला कुरा त यस्तै गर्छस् भित्र जालझेल बाहिर चिप्ला कुरा तँ यस्तै गर्छस् छिमेकीमा फैलाउँदैछस् अशान्तिको दादुरा तँ यस्तै गर्छस् तेरो काम यही त हो अर्काको घर भाँड्ने तेरो काम नै यही त हो अर्काको घर भाँड्ने मुखमा राम राम बगालीमा छुरा तँ यस्तै गर्छस् भित्र जाजेल बाहिर चिप्ला कुरा तँ यस्तै गर्छस् अन्तिम मुक्त म भित्र धड्किने धड्कन तिम्रो नाउँ गरिदिन्छु म भित्र धड्किने धड्कन तिम्रो नाउँ गरिदिन्छु मन माग्छौ या तन तिम्रो नाउँ गरिदिन्छु मसँग जे छ सब तिम्रो तिमी माग मात्रै म आफूलाई हरदम तिम्रो नाउँ गरिदिन्छु म भित्र धड्किने धड्कन तिम्रो नाउँ गरिदिन्छु धन्यवाद धेरै धेरै धन्यवाद मनिला सिटौलाजी हामी मुक्तक सुन्ने यो क्रममा छौँ यसै क्रममा मुक्तक वाचनको निमित्त म बोलाउन चाहन्छु ममता फरसाईजीलाई उसले जस्तै मैले पनि पिए भट्टीमा उसले जस्तै मैले पनि पिए भट्टीमा बोतलक साथमा थिए भट्टीमा उसले कान्छीलाई दिन्थ्यो उसले कान्छीलाई दिन्थ्यो मैले कान्छालाई उसले कान्छीलाई दिन्थ्यो मैले कान्छालाई भट्टा भट्टी रुपैयाँ दिए भट्टीमा भट्टा भट्टी रुपैयाँ दिए भट्टीमा अर्को मुक्तक गौरवशाली नेपालीको गौरवशाली नेपालीको साथी खुकुरी हो हेर गौरवशाली नेपालीको साथी खुकुरी हो हेर स्वाभिमान बचाइराख्न गर्नुहुन्न दिएर स्वाभिमान बचाइराख्न गर्नुहुन्न दिएर हो अब साँच्चै लड्नुपर्छ हो अब साँच्चै लड्नुपर्छ देशकै लागि लड्नुपर्छ हो अब साँच्चै लड्नुपर्छ देशकै लागि लड्नुपर्छ लड्दा लड्दै मरे भने नरौ आमा त्यतिखेर लड्दा लड्दै मरे भने नरौ आमा त्यतिखेर अर्को मुक्त देउसीमै मिठो मुस्कान दिएर गयो बेहोसीमै मिठो मुस्कान दिएर गयो सुन्दर फुलको बासना लिएर गयो सुन्दर फुलको बासना लिएर गयो मेरै मायाको मात लागेको होला सायद मेरै मायाको मात लागेको होला सायद अचेल अचेतन मन भएर पिउनुसम्म पिएर गयो अचेतन मन भएर पिउनुसम्म पिएर गयो बेहोसीमै मिठो मुस्कान दिएर गयो धन्यवाद धेरै धेरै धन्यवाद ममताजीलाई श्रोता कार्यक्रम मुक्तक माला रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा तपाईँ सुनिरहनु भएको छ आज हामी भेटघाट चौतारी बिर्ता मोडको मुक्ति चोकबाट सय मिटर उत्तर पश्चिम रहेको हलमा हिजो मात्रै बाह्र गते शनिबार भएको खुला मुक्तको आसन कार्यक्रममा प्रस्तुत गर्नुभएका मुक्तकारहरूका मुक्त खराबहरू आजको बसाइमा सुनिरहेका छौँ झापामा खुला मुक्तक वाचन भइरहेको छ भन्ने सुनेपछि परदेशमा हुने हाम्रो कार्यक्रमलाई धेरै माया गर्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रिया बाँड्दै गर्नुहुन्छ शिव सुवेदीजी शान्तिनगर जुनेली बस्ती झापाका मन उहाँले मन थाम्नै सक्नु भएन अनि शुभकामना हामीलाई मोरिका मोरिदिनुभयो शिवजी तपाईँलाई कार्यक्रमबाटै धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाह्यौँ सम्पूर्ण हामी जापाली साहित्य समाज कार्यक्रम मुक्तक माला परिवारको तर्फबाट त्यस्तै काठमाडौँबाट नारायण नेपालजीले पनि कार्यक्रमलाई शुभकामना मोरीका मोरी दिनुभयो नारायणजीलाई पनि कार्यक्रमबाटै हामी मिठो माया मिठो धन्यवाद दिन चाहन्छौँ आउनुहोस् पुनः म तपाईँहरूलाई भेटघाट चौतारीको हलतर्फ नै लिएर जाँदैछु न उज्यालो भन्यो यो आँसुले न भन्यो अँधेरी न उज्यालो भन्यो यो आँसुले न भन्यो अँधेरी न बिछ्यौना भन्यो यो आँसुले न भन्यो मछेरी तिमीले टुक्राएर के गयौ यो चोखो मायालाई न चौतारी भन्यो यो आँसुले न भन्यो पँधेरी न चौतारी भन्यो यो आँसुले न भन्यो पँधेरी हामी मुक्तक सुनिरहेका छौँ यसै क्रममा आफ्ना मुक्त खराबहरू प्रस्तुत गरिदिनु हुनको लागि म प्रवत सिमरियाजीलाई हार्दिक अनुरोध गर्दछु हामीले उहाँलाई साहित्यमा पर्वत स्पर्श भनेर चिन्ने गर्छौँ मेरो हार विश्वासमा तिमी छौ मेरो हर विश्वासमा तिमी छौ धरती अनि आकाशमा तिमी छौ मेरो हर विश्वासमा तिमी छौ धरती अनि आकाशमा तिमी छौ रोज्छौ यही पर्वत रोज्छौ यही पर्वत खोज्छौ मेरै स्पर्श रोज्छौ यही पर्वत खोज्छौ मेरै स्पर्श भन्छौ त्यो चिसो बतासमा तिमी छौ भन्छौ त्यो चिसो बतासमा तिमी छौ म कुरुकुरु अर्को मुक्तक वाचन गर्न चाहन्छु तिम्रा लागि सुन चाँदी किन्छ रे भनिदिनु तिम्रा लागि सुन चाँदी किन्छ रे भनिदिनु खबर पाकै भोलिपल्ट हिँड्छ रे भनिदिनु तिम्रा लागि सुन चाँदी किन्छ रे भनिदिनु खबर पाकै भोलिपल्ट हिँड्छ रे भनिदिनु परदेशबाट फर्कँदा अर्कै कि भइछौ भने परदेशबाट फर्कँदा अर्कै कि भइछौ भने छाती चिरी मुटु पार दिन्छ रे भनिदिनु छाती चिरी मुटु पार दिन्छ रे भनिदिनु कहाँ छु के गर्दैछु खबर पठाइदेऊ कहाँ छौ के गर्दैछौ खबर पठाइदेऊ यो बिजोकमा एक नजर पठाइदेऊ कहाँ छौ के छौ खबर पठाइदेऊ यो बिजोकमा एक नजर पठाइदेऊ गुलाब त दुई दिनमै ओइलिन्छ प्यारी गुलाब त दुई दिनमै ओइलिन्छ प्यारी अभावमा एउटा सिलिन्डर पठाइदेऊ म अर्को मुक्त वाचन गर्छु अलिकति श्रृङ्गारिक छ आमाले देखेपछि बाले देखेपछि आमाले देखेपछि बाले देखेपछि सोच के हाल हुन्छ बुढापाकाले देखेपछि बारम्बार भेटघाट गर्नु पक्कै उचित हुन्न बारम्बार भेटघाट गर्नु पक्कै उचित हुन्न भेटमा जे पनि त हुन सक्छ यी आँखाले देखेपछि अब एउटा मुक्तक पाँचवटा भन्नुभएको छ पाँचौँ मुक्त भन्छु उहाँ सक्छौ मबाट सदाका निम्ति टाढिएर देखाऊ सक्छौ मबाट सदाका निम्ति टाढिएर देखाऊ सक्दैनौ त के भयो मलाई तिम्रो मुटु दिएर देखाऊ सक्छौ मबाट सदाका निम्ति टाढिएर देखाऊ सक्दैनौ त के भो मलाई तिम्रो मुटु दिएर देखाऊ कस्तो अचम्म कस्तो अचम्म उनले मायाको सबुत यसरी मागिन् कस्तो अचम्म उनले मायाको सबुत यसरी मागिन् साँचो माया गर्छु भने मलाई बिर्सिएर देखाऊ साँचो माया गर्छु भने मलाई बिर्सिएर देखाऊ धन्यवाद पर्वत आफ्नो आफ्ना मुक्तकरबहरू वाचन गरिरहँदा एउटा मुक्तकमा उहाँले मुटु पारिदिनु भएको थियो आफन्त हटाई छातीमा प्रिया हटाएछ आफन्त हटाई छातीमा प्रिया हटाएछ रहर नहो भैँसको केही फल खटाएछ आज अचानक उनैले बिहेको निम्तो दिँदा खुसीले उपहार कार्टुनमा मोटु पठाएछ खुसीले उपहार कार्टुनमा मोटु पठाएछ हामी मुक्तक नै वाचन गरिरहेका छौँ मुक्तक सुनिरहेका छौँ त्यति मुक्तक लेख्दिन थिएँ जब झापाली साहित्य समाज अनि रेडियो भिजन एकानब्बे दशमलव छ छु कार्यक्रम मुक्तक मालाले मुक्तको आयोजना गर्ने भन्यो मुक्तक लेख्न थाले भन्नुभएको छ अनि आज मुक्तक लिएरै आउनु भएको छ जिएस पौडेलजी उहाँलाई मुक्तक वाचनको निमित्त अगाडि बोलाउन चाहन्छु धन्यवाद मदनजी मुक्तकमा मङ्सिरको समय छ यो मङ्सिरलाई मध्यनजर गरेर घरबाट अलिकति प्रेसर पनि आएको हुनाले गर्दाखेरि सबैलाई आएको होला जस्तै गरेर अलिकति मङ्सिरलाई मध्यनजर गरेर मुक्तक तयार पारेको छु घरवालीको सताउने पालो छ यो साल घरवालीको सताउने पालो छ यो साल वैशाखसम्म सायद टिको टालो छ यो साल तिम्रो चरम अभाव खड्किँदै जाँदा तिम्रो चरम अभाव खड्किँदै जाँदा ज्योतिष घोडाना नै कालो छ यो साल घरवालीको सताउने पालो छ यो साल दोस्रो मुक्त मैले सुनाउन चाहे तिमी बिना घरमा चुलो बल्दैन अब तिमी बिना घरमा चुलो बल्दैन अब कति जलाउ डढेको छाती जल्दैन अब मङ्सिर गएर के भयो त मङ्सिर गएर के भयो त एक्ला एक्ले जियस ढल्दैन अब मङ्सिरमा बुढा पनि हुँदा रहेछन् तन्नेरी मङ्सिरमा बुढा पनि हुँदा रहेछन् तन्नेरी जवानीले जवानलाई छुँदा रहेछन् तन्नेरी को भन्दा को कम छ यार यति बेला को भन्दा को कम छ यार यति बेला अङ्गालोमा नपाए रुँदा रहेछन् तन्नेरी मङ्सिरमा बुढा पनि हुँदा रहेछन् तन्नेरी धन्यवाद मङ्सिरै मङ्सिरको मुक्त गायो मलाई पनि जुन तारा झारी हेरौँ भएको छ मलाई पनि जुन तारा झारी हेरौँ भएको छ अनुहारलाई थोरै श्रृङ्गारी हेरौँ भएको छ पोहोर साल त्यसै बित्यो यो पाला भने गालामा खाडल परिया नारी हेरौँ आछ गालामा खाडल भर्या नारी हेरौँ आछ हामी मुक्तक सुनिरहेका छौँ धेरै साथीहरूले मुक्तक वाचन गरिरहनु भएको छ यसै क्रममा आफ्ना मुक्त खरबहरू सुनाउनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु बुधबारेबाट आउनुभएको छ आफ्नो व्यस्त समयलाई सुटुक्क चोरेर आउनुभएको छ प्रचुर अभावसीले आफ्नो मुक्तक वाचनको निमित्त हार्दिक अनुरोध गर्दछु धन्यवाद कार्यक्रम सञ्चालकज्यू यतिखेर मुक्तक माला मार्फत यहाँहरूलाई मुक्तकका बान्कीहरू सुनिरहनु भएको छ यतिखेर म मेरो आदरणीय गुरु प्रकाश साङदेवे ज्यूलाई सम्झिरहेको छु वास्तवमा मेरो उहाँ आदरणीय गुरु हुनुहुन्छ उहाँबाटै मैले साहित्यमा लाग्ने प्रेरणा प्राप्त गरेको हुँ उहाँलाई म यसै कार्यक्रम मार्फत सम्झन चाहन्छु र मुक्त करबहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु वस्तु रहेनछ गाग्रो भरेपछि चल पाएँ बज्दो रहेनछ गाग्रो भरेपछि चाल पाएँ दिनको उज्यालोको अर्थ रात परेपछि चाल पाएँ जीवन केवल वसन्त होइन रहेछ तुसारे शिशिर पनि ठेटना मकै छपाउने दाँत झरेपछि चाल पाएँ ठेट्ना मकै छपाउने दाँत झरेपछि चाल पाएँ अर्को छ आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ कपडाको दुःखै छैन जिउ नङ्ग्याउनै पर्छ एउटा कुरा चाहिँ राम्ररी बुझेको छु आजकल घिउ झिक्नु छ भने औला बङ्ग्याउनै पर्छ अर्को छ यता र त्रासमा जीवन चलिरहेछ प्रयासै प्रयासमा जीवन चलिरहेछ भन्दिन तैपनि जिउनु कठिन छ भनेर बस तिम्रै आभासमा जीवन चलिरहेछ अर्को यस्तो छ अर्को यस्तो छ मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ घाम जुन ताराले चिन्छन् तलाई कसले चिन्छ मेरो प्रश्नमाथि प्रति प्रश्न गर्दै एक दिन नदीले भन्यो मलाई चाहिँ किनाराले चिन्छन् तलाई कसले चिन्छ र अन्तिममा लुकी लुकी तिमीलाई हेरी बिग्रिए लुकी लुकी तिमीलाई हेरी बिग्रिए गाजलले आँखा छोप्दा फेरि बिग्रिए सुध्रिने प्रयास गर्दै थिए तर अचानक दोबाटोमै चम्का भेट्यो फेरि बिग्रिए बुधबारेबाट आउनुभएको थियो प्रचुर बाबजी निकै कसिला रसिला मुक्त करपर उहाँले वाचन गरेर गइसक्नु भएको छ जिन्दगीमा कस्ता कस्ता काम गर्नुपर्छ जिन्दगीमा कस्ता कस्ता काम गर्नुपर्छ लेखिया रहन्छ बाँचुन्जेली आराम गर्नुपर्छ समयले पनि यसरी कोल्टे फेर्यो नि हजुर हिजोको दुले चोरलाई आज सलाम गर्नुपर्छ हिजोको दुले चोरलाई आज सलाम गर्नुपर्छ मुक्तक विशेष कार्यक्रम हामी सुनिरहेका छौँ बाहुनडाङ्गीबाट आउनुभएको छ निकै मिठो वाचन गर्नुहुन्छ विशाल कणेलजीलाई आफ्ना मुक्त खराबहरूको लागि म हार्दिक निमन्त्रणा गर्न चाहन्छु विशाल कणेलजी आउँदै हुनुहुन्छ आफ्ना कसिला मुक्त खराबहरूको साथमा धन्यवाद छ मैले पनि पाँचवटा भन्नुभएको छ केही छन् मसँग आज मुक्तकहरू मैले सुरु गरेँ त्यो युद्धको क्रूर असर बाँकी नै छ गाउँमा त्यो युद्धको क्रूर असर बाँकी नै छ गाउँमा केही अवशेषको बर्बर बाँकी नै छ गाउँमा त्यो युद्धको क्रूर असर बाँकी नै छ गाउँमा सहरपछि समानता खोज्न त सजिलै होला सहर पछि समानता खोज्न त सजिलै होला आज पनि जातको दर बाँकी नै छ गाउँमा अब मैले अर्को सुरु गरेँ चोरलाई कहिले खदा सुहाउँदैन चोरलाई कहिले खदा सुहाउँदैन जस्तो अर्जुनलाई गदा सुहाउँदैन चोरलाई कहिले खदा सुहाउँदैन जस्तो अर्जुनलाई गदा सुहाउँदैन कहिले काहीँ पो खुसी पार्न भनिदिनै पर्ने हुन्छ कहिले काहीँ पो खुसी पार्न भनिदिनै पर्ने हुन्छ आँखामा गाजल सदा सुहाउँदैन धन्यवाद छ अब बाटै बाटोको हिमाल हुनुपर्छ अब बाटै बाटोको हिमाल हुनुपर्छ पूर्ण रूपले आत्मनिर्भर नेपाल हुनुपर्छ अब बाटै बाटोको हिमाल हुनुपर्छ पूर्ण रूपले आत्मनिर्भर नेपाल हुनुपर्छ यस्तो आत्मनिर्भर कि मानिलिउँ यस्तो आत्मनिर्भर कि मानिलिउँ आफ्नो आफै काट्न सक्ने कपाल हुनुपर्छ त्यो जुन त केही होइन उता त्यस्तै छ त्यो जुन त केही होइन उता त्यस्तै छ त्यो धुन त केही होइन उता त्यस्तै छ म सचेत छु ऊ रिसाई भने ऊ म सचेत छु उसको रिसमा ऊ रिसाई भने म सचेत छु उसको रिसमा ऊ रिसाई भने कडा कानुन त केही होइन उता त्यस्तै छ अलि सिङ्गारिक म भन्दा नि यो कुरो त उसले जान्नु पर्थ्यो म भन्दा नि यो कुरो त उसले जान्नु पर्थ्यो यसलाई यसलाई हाम्रो भोग तृप्ति मात्र ठान्नु पर्थ्यो म भन्दा नि यो कुरा त उसले जान्नु पर्थ्यो यसलाई हाम्रो भोग तृप्ति मात्र ठान्नु पर्थ्यो बचाउनै नसक्नेले हरे किन खानु के खाने के नखाने सबै छान्नु पर्थ्यो म भन्दा नि यो कुरा त उसले जान्नु पर्थ्यो धन्यवाद सर धेरै धेरै धन्यवाद मुक्तक साँच्चै कसिलो लेख्नु हुँदो रहेछ मुक्तक सुन्ने अनि सुनाउने सिलसिलामा निकै लामो समयदेखि रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मसँगै सहकार्य गर्दै आउनुभएको मसँगै कार्यक्रम चलाउँदै आउनुभएका मित्र हरि बरालज्यूलाई आफ्ना मुक्त हरफहरू प्रस्तुतिका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु अब आउँदै हुनुहुन्छ मित्र हरि बराल धन्यवाद यो धरती र त्यो आकाशको दूरी कति छ यो धरती र त्यो आकाशको दूरी कति छ भन्न सक्छौ यहाँ हावाहुरी कति छ आज तिमीलाई एउटा प्रश्न सोध्दैछु यो देश नटुक्राउन तपाईँको मन्जुरी कति छ सबै थोक भएर पनि नपुगे चाहिँ गर्छ मान्छे सबै थोक भएर पनि नपुगेझै गर्छ मान्छे धन सम्पत्ति जोड्दा जोड्दै ढिकुटी भर्छ मान्छे यस्तै नै हो मानवीय चोला नहो जिन्दगानी मेरो मेरो भन्दा भन्दै एक दिन पक्कै मर्छ मान्छे मेरो मेरो भन्दा भन्दै एक दिन पक्कै मर्छ मान्छे अर्को मुक्तक ऊ आयो बोल्यो र गयो ऊ आयो बोल्यो र गयो मनको कुरा खोल्यो र गयो जिन्दगी बिक्रीमा छ भन्दै शरीरको भाउ मोल्यो र गयो शरीरको भाउ मोलेर गयो अर्को मुक्तक मुटुभित्र राख्ने कुरा सजिलो कहाँ छ र मुटुभित्र राख्ने कुरा सजिलो कहाँ छ र देवी देवता भाग्ने कुरा सजिलो कहाँ छ र माया प्रेम त यस्तै नै हो समयको आवेगमा जिन्दगी काट्ने कुरा सजिलो कहाँ छ र जिन्दगी काट्ने कुरा सजिलो कहाँ छ र कसैले आफ्नो ठेगाना बदले कसैले आफ्नो ठेगाना बदले त्यसै त्यसै परिवेश जमाना बदले मनको चाह पूरा भएपछि एक दिन माया रूपी आकर्षणको चाहना बदले माया रूपी आकर्षणको चाहना बदले धन्यवाद धेरै धेरै धन्यवाद मित्र हरिवरालजी जापाली साहित्य समाजको अध्यक्ष पनि हुनुहुन्छ उहाँ अनि निकै लामो समयदेखि सँगसँगै हामी कार्य गर्दै आइरहेका छौँ रेडियो बिजन एकानब्बे दशमलव छ मेगाहरूमा अनि उहाँ र म सँगै मिलेर कार्यक्रम पनि सञ्चालन गर्छौँ मुक्तक सुन्ने सुनाउने यो क्रममा जापाली साहित्य समाजका सचिव विकास शिवाजी मुक्तक निकै दमदार लेख्नुहुन्छ मजा लाग्छ वाचन पनि निकै मिठो गर्नुहुन्छ अबको क्रममा आउँदै हुनुहुन्छ विकास शिवाजी धन्यवाद मदन सर मेरा मुक्तकहरू यसरी सुरु हुन्छन् कोही आफ्नै देशलाई घोचेर दुलो बनाउँदैछन् कोही आफ्नै देशलाई घोचेर धुलो बनाउँदैछन् कोही आफ्नै अस्मिता पछारेर धुलो बनाउँदैछन् हिजो दाउरावाला हामीलाई पाखे भन्नेहरू हिजो दाउरा बाल्दा हामीलाई पाखे भन्नेहरू आज रातारात घरमा चुलो बनाउँदैछन् आज रातारात घरमा चुलो बनाउँदैछन् डाक्टर पठाइदिन्छु धामी पठाइदिन्छु डाक्टर पठाइदिन्छु धामी पठाइदिन्छु तिम्रा हरजितमा सलामी पठाइदिन्छु डाक्टर पठाइदिन्छु धामी पठाइदिन्छु तिम्रा हरजितमा सलामी पठाइदिन्छु मेरो माटोमा आँखा लगाइस् भने भैया मेरो माटोमा आँखा लगाइस् भन्ने भैया तेरो राजधानीमा मुक्तको सुनामी पठाइदिन्छु तेरो राजधानीमा मुक्तको सुनामी पठाइदिन्छु फेरि देश बरु मर्छ तर गोर्खे पाउ पर्दैन बरु मर्छ तर गोर्खे पाउ पर्दैन अर्को कुरा गोर्खे कहिले गद्दार गर्दैन बरु मर्छ तर गोर्खे पाउ पर्दैन अर्को कुरा गोर्खे कहिले गद्दार गर्दैन यो सोच्नु तेरो ठुलो भूल हो भैया यो सोच्नु तेरो ठुलो भूल हो भैया नाका बन्द गराउँदैमा गोर्खे मर्दैन नाका बन्द गराउँदैन गोर्खे मर्दैन मेरो चौथो मुक्तक सक्सेस भने देशको निम्ति मरेर देखा सक्सेस भने देशको निम्ति मरेर देखा रित्तो भएको आमाको काख भरेर देखा यदि तेरो तागतले सक्सेस भने सरकार देखा मेरो कलम बन्द गरेर देखा देखा मेरो कलम बन्द गरेर देखा अन्तिम मुक्त मङ्सिर लागेको छ सबैले मङ्सिर भनिरहनु भएको छ त्यसै विषयमा कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही साथी जग्गेलाई सजाउँदै थिए तिम्रो घरमा कोही गोरी मस्की मस्की लजाउँदै थिए तिम्रो घरमा रगत उस्तै भए पनि पर खेतको डिलमा बसे रगत उस्तै भए पनि पर खेतको डिलमा बसी कोही साथी पन्छे बाजा बजाउँदै थिए तिम्रो घरमा कोही साथी पन्छे बाजा बजाउँदै थिए तिम्रो घरमा हस्त धन्यवाद विकासजीले अहिले अन्तिम मुक्तक वाचन गरिरहँदा मैले विकास युवा भनेर चिनेको मुक्तक नै त्यही हो अबको क्रममा झापाली माटोमा रहेर नेपाली मुक्तकलाई अझ माथिसम्म पुर्याउनलाई धेरै सङ्घर्ष गर्नुभएको हाम्रा गुरु हुनुहुन्छ अग्रज हुनुहुन्छ केशव आचार्यज्यूलाई आफ्ना मुक्त खरबहरू प्रस्तुतिको लागि बोलाउन चाहन्छु आउँदै हुनुहुन्छ मुक्तकार केशव आचार्यजी धन्यवाद उद्घोषक भाइ तिम्रो तस्बिर सिरानी मुनि राखेर सुत्छु तिम्रो तस्बिर सिरानी मुनि राखेर सुत्छु तिम्रो भलो सोचेर देवी देउता भाकेर सुत्छु अनेक कल्पना उदाउँछन् अस्ताउँछन् शङ्काको आशंका ती सबै नागेर सुत्छु अब मुक्तकको बनोटमा भएको यो मुक्तक अर्को बनोटमा नभएको मुक्तक र अर्को बनोटमा भएको मुक्तक तिनवटा सुनाउँछु अघि एउटा सुनाएँ पहिला धेरै अगाडि लेखेको यो मुक्त महाकवि देवकोटा भन्नुहुन्छ के मेरो देश सानो छ महाकवि देवकोटा भन्नुहुन्छ के मेरो देश सानो छ हो महाकविज्यू हाम्रो देश सानो छैन ठुलो छ तर नेपालको दक्षिणतिर पो हिमाल पहाड तराई अर्थात् नेपालै छिर्ने धुलो छ अब अर्को मुक्तक विदेशी मित्रहरू सोध्छन् तिम्रो देशको के हालचाल छ विदेशी मित्रहरू सोध्छन् तिम्रो देशको के हालचाल छ जवाफमा म कसरी भनौ मेरो देशमा अहिले बबाल छ त्यसैले मैले मात्र यति भन्ने गरेको छु मित्रलाई मेरो देशमा संसारको अग्लो हिमाल छ अब दुःखलाई दुःख मान्दैन त्यो पापीले दुःखलाई दुःख मान्दैन त्यो पापीले मित्रलाई मित्र ठान्दैन त्यो पापीले जति नै रौँ या कराउँ चिच्याउँ स्वार्थभन्दा अर्को जान्दैन त्यो पापीले स्वार्थभन्दा अर्को जान्दैन त्यो पापीले धन्यवाद धेरै धेरै धन्यवाद मुक्तकार केशव आचार्यजी नेपाली मुक्तकमा अनि झापाको यो माटोमा मुक्तकारहरूको नाम लिनुपर्दा निकै अगाडि आउँछ केशव आचार्य उहाँले नै देखाउनु भएको बाटोमा उहाँले नै खन्नुभएका बाटोमा हामी पनि अहिले बामी सरिरहेका छौँ हिँड्ने प्रयास गरिरहेका छौँ यतिन्जेल हामीले झापाली साहित्य समाजले भेटघाट चौतारी बिर्तामोड छापाको मुक्ति चोक उत्तर रहेको हलमा मुक्तक सुन्यौँ अब हामी सुन्नेछौँ सवाल जवाफ मुक्तक सवाल जवाफ मुक्तक सुनाउनको निमित्त झापा बिर्तामोडका पर्वत स्पर्शजी र खुद्नाबारीबाट आउनुभएकी मनिता सिटौलाजीको सवाल जवाफ रहेको छ उहाँहरू दुवैजनालाई सवाल जवाफको निमित्त यहाँ बोलाउन चाहन्छु आउँदै हुनुहुन्छ पर्वत स्पर्शजी र मन्ता सिटोलाजी जिउने आधार लाग्छ भने हुन्छ भनिदेऊ जिउने आधार लाग्छ भने हुन्छ भनिदेऊ यदि दिलदार लाग्छ भने हुन्छ भनिदेऊ दिल खोलेर भन्दैछु म तिमीलाई माया गर्छु दिल खोलेर भन्दैछु म तिमीलाई माया गर्छु प्रस्ताव स्वीकार लाग्छ भने हुन्छ भनिदेऊ जिन्दगीमा धेरै आए माया गर्छु भन्नेहरू जिन्दगीमा धेरै आए माया गर्छु भन्नेहरू जिउने आधार पनि तिम्रो सिउँदो भर्छु भन्नेहरू धोका दिनै तिनै हुन्छन् हुन्छ भन्दिनँ म खुब दिलदार पनि तिम्रो मनमा सर्छु भन्नेहरू जिन्दगीमा धेरै आए माया गर्छु भन्नेहरू एक्लै काटिन्न जिन्दगानी थाहा छँदैछ तिमीलाई पनि एक्लै काटिन्न जिन्दगानी थाहा छँदैछ तिमीलाई पनि मै छु हेर दिलको खानी थाहा छँदैछ तिमीलाई पनि विश्वास गर विश्वास गर साथ दिनेछु जिन्दगीभर चिनेकै हो आनी बानी थाहा छँदैछ तिमीलाई पनि चिनेकै हो आनी बानी थाहा छँदैछ तिमीलाई पनि तिम्रो आनी बानी र स्वभाव थाहा छ मलाई तिम्रो आनी बानी र स्वभाव थाहा छ मलाई गल्ती गरेर नि हुँदैनौ चुपचाप थाहा छ मलाई खुबै आफूलाई सच्चा प्रेमी भनेर दावी गर्छौ भित्र जाली त बाहिरी नकाप थाहा छ मलाई तिम्रो आनी बानी र स्वभाव थाहा छ मलाई आफू पनि होइन हेर मेरो दोष देखाउनु अघि आफू पनि होइन हेर मेरो दोष देखाउनु अघि रत्नकार पनि डाकु थियो सङ्गत पाउनु अघि आफू पनि ऐना हेर मेरो दोष देखाउनु अघि रत्नकार पनि डाकु थियो सङ्गत पाउनु अघि सबै राम्रै राम्रो त कहाँ हुन्छ सबै राम्रै राम्रो त कहाँ हुन्छ हेर जुनमा पनि दाग फेरि एकपल्ट राम्ररी सोच निर्णय सुनाउनु अघि फेरि एकपल्ट राम्ररी सोच निर्णय सुनाउनु अघि अहिले आएर चाहिँ तिमीले सही कुरा गरेको हो अहिले आएर चाहिँ तिमीले सही कुरा गरेको हो हिजोको तिम्रो सङ्गतले नै ममा खराबी सरेको हो त्यसैले जे भन तिमी खराब नै हुन्छौ मेरो लागि खै कुन्नी किन हो तिमीलाई भने मै मन परेको हो विश्वासी पनि मन पराए विश्वासी पनि मन पराए अझ सपथुक बन सक्छौ भने विश्वासीपन मन पराए अझ सपथुक बन सक्छौ भने यो जाडोमा ताप दिने न्यानो कोट बन सक्छौ भने के खराब खराब मात्र भन्छौ के खराब खराब मात्र भन्छौ मेरो दोष देखाउँछौ असल प्रेमी बन प्रेरणाकी स्रोत बन सक्छौ भने असल प्रेमी बन प्रेरणाकी स्रोत बन सक्छौ भने एउटा सुखद जीवन बनाउने मन छ मलाई पनि एउटा सुखद जीवन बनाउने मन छ मलाई पनि कसैले आँखाको नयन बनाउने मन छ मलाई पनि तर डर लाग्छ बा छोडी जाने पो कि तर डर लाग्छ बा छोडी जाने पो हौ कि तिमीलाई मुटुको धड्कन बनाउने मन छ मलाई पनि एउटा सुखद जीवन बनाउने मन छ मलाई पनि छोडी जान्न तिमीलाई एक्लै छोडी जान्न तिमीलाई एक्लै विश्वासमा परे हुन्छ तिम्रो लागि दिल छ खाली आजै बसाइ सरे हुन्छ तिम्रो लागि दिल छ खाली आजै बसाइ सरे हुन्छ मध्य मङ्सिर छ मध्य मङ्सिर छ पराईलाई वचन दिन सक्छन् घरमा पनि बाँच्न ग हाम्रो बारे कुरा गरे हुन्छ छोडी जान्न तिमीलाई एक्लै विश्वासमा परे हुन्छ बर परे विश्वास गरे छोडी नजानु है भर परे विश्वास गरे छोडी नजानु है तिम्रै दिलमा बसाइ सरे छोडी नजानु है घरमा गरौँला कुरा आमासँग पनि घरमा गरौँला कुरा बाबासँग पनि आँखा चिम्लेर भर परे छोडी नजानु है भर परे विश्वास गरे छोडी नजानु है तिमी नै प्यारो लाग्छ अरू सारा भए पनि तिमी नै प्यारो लाग्छ अरू सारा भए पनि जति गुलाब प्यारो छ तिखा काँडा भए पनि जति गुलाब प्यारो छ तिखा काँडा भए पनि कुनै समय टाढिने परिस्थिति बन्ला तर कुनै समय टाढिने परिस्थिति बन्ला तर नजिक हौला भौतिक रूपले टाढा भए पनि नजिक हौला भौतिक रूपले टाढा भए पनि मलाई पनि तिमी सबैभन्दा प्यारो लाग्छ मलाई पनि तिमी सबैभन्दा प्यारो लाग्छ यो मेरो मनले मात्र तिम्रो साथ माग्छ शरीर टाढा हुन सक्छ मन त तिमीतिरै हुन्छ शरीर टाढा हुन सक्छ मन त तिमीतिरै हुन्छ मेरो हरेक बिहान पनि तिम्रो नाम लिँदै जाग्छ मलाई पनि तिमी सबैभन्दा प्यारो लाग्छ खुसी छु म तिम्रो यस्तो निष्कर्ष पछि खुसी छु म तिम्रो यस्तो निष्कर्ष पछि म पनि त खुसी नै छु तिम्रो परामर्शपछि यसरी नै हाँसी खेली प्रेममा रमाउँदै गरौं यसरी नै हाँसी खेली प्रेममा रमाउँदै गरौं कहिले दुःख नआओस् यो हर्षपछि कहिले दुःख नआओस् यो हर्षपछि धन्यवाद श्रोता आजको कार्यक्रम मुक्तक मालामा यति मात्रै सामग्री हामीले पस्कन सक्यौं अन्य धेरै मुक्तकारहरूको मुक्तक हामीसँग थियो थोरै रेकर्डिङमा आएको समस्याले कार्यक्रममा मैले राख्न सकिनँ त्यसको लागि क्षमा चाहन्छु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि प्रतिक्रिया दिन मन लाग्यो अनि म पनि मुक्तक लेख्छु नि कार्यक्रममा पठाउँछु नि भन्ने थोरै लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला सर्च गर्नुभयो भने हाम्रो पेज भेटाउनुहुन्छ आइडी भेटाउनुहुन्छ त्यहीँ गएर पनि तपाईँले मुक्त खरबहरू प्रतिक्रियाहरू दिन सक्नुहुन्छ अनि श्रोता तपाईँले हाम्रो नियमित अङ्क सुन्न छुटाउनु भयो भने रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com Prakash अरियालजीको blog Chukprakash dot blogspot dot com त्यस्तै रेडियोभिजनको website W W W dot Radiovision dot com dot NP log गरेर अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि मेरो फेसबुक आइडी नालाको फेसबुक पेजमा त पाउनु नै हुनेछ आजलाई भने मदन भण्डारी तपाईँहरू समक्षबाट छुट्छु अर्को साता भेटौँला हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शुभरात्रि जय मुक्त छैन नेपाली नेपालको माया ठगी छैन नेपाली नेपालको माया ठगी छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छाती माथि पनि नेपाल सकी छैन नेपाली नेपालको माया ठगी छैन